com office Swayambhu Kathmandu phone number छयालिस बहत्तर सतहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा समाचारको विषयलाई लिएर कैलालीका तीनजना पत्रकार विस्थापित भएका छन् गएको चैत चार गते प्रकाशित तथा प्रचारित समाचारलाई लिएर लम्की बहुमुखी क्याम्पसका प्रचार गणेश बस्ने न्यौपाने सहायक प्राचार्य गोविन्द साउत र अमर रावलले धम्की दिएपछि पत्रकार नवराज खनाल डम्बर बम र तीर्थ जोशी सुरक्षाका लागि कार्यक्षेत्र छाडी कैलाली सदरमुकाम धनगढी गएका छन् कार्यक्षेत्र फर्कने वातावरण नभएपछि उनीहरू गएको सोमबारदेखि सदरमुकाम धनगढीमा छन् सार्वजनिक रूपमै धम्की आउन थालेपछि उनीहरूले चार दिन अघि कार्यक्षेत्र छाडेका हुन् नेपाल पत्रकार महासंघले विस्थापित पत्रकारलाई कार्यक्षेत्र फर्किने वातावरण बनाउन सरकारसँग माग गरेको छ धम्की दिएर पत्रकारलाई विस्थापित बनाउनु स्वतन्त्र पत्रकारिताको संवैधानिक सुनिश्चितता माथिको ठाडो हस्त सचिव र चुनौती भएको भन्दै पत्रकार महासंघले दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले संविधान सभाको चुनाव बिना शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूरा गर्न मुस्किल हुने बताउनु भएको छ काभ्रेमा रहेको काठमाडौँ विश्वविद्यालयको त्रिसठौं बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष रेग्मीले मुलुकको वर्तमान आवश्यकता पूर्ति गर्नको लागि संविधान सभाको चुनाव अपरिहार्य रहेकोमा जोड़ दिनु छ संविधान सभाको चुनाव सफल पार्न सबै नागरिक एक हुनुपर्ने भन्दै रेग्मीले विगतमा भएका कमी कमजोरीबाट पाठ सिकेर आगामी पनि संविधान सभाको निर्वाचनलाई परिणाममुखी बनाउनु पर्ने धारणा राख्नु भएको छ मुलुकको शिक्षाको स्तर सन्तोषजनक भएको टिप्पणी गर्दै अध्यक्ष रेग्मीले शिक्षित जनशक्तिबाट राज्यले लाभ लिन नसकेको बताउनु भएको छ सम्बोधनको क्रममा अध्यक्ष रेग्मीले अधिकांश समय शिक्षाको वर्तमान अवस्था र आगामी दिनमा शिक्षाको सुधारका लागि सरकारले ल्याउन लागेको नीतिको बारेमा जानकारी गराउनु भएको थियो आगामी संविधान सभाको चुनावको वातावरण बनाउने बारेमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला बीच आज छलफल भएको छ कोइराला निवास महाराजगंजमा भएको भेटमा चुनावको लागि भइरहेका पार्टीका आफ्ना छलफल तयारी र विरोधमा उत्रिएका दलसँग वार्ता गर्ने बारेमा कुराकानी भएको काङ्ग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभएको छ आजको भेटमा चुनावको विरोधमा उत्रिएका तेत्तिस दललाई पनि सहमतिमा ल्याउने बारेमा मुख्य छलफल भएको थियो असन्तुष्ट दलहरूसँग सामूहिक तथा व्यक्तिगत रूपमा छलफल गर्ने सहमति आज भएको प्रवक्ता बडुले बताउनु भएको छ प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिनु भएको थियो कोइराला उच्च स्तरीय राजनीतिक समितिका संयोजक भएपछि दलहरूबीच छलफल पातलो भइरहेको बेला आज प्रचण्डसँग भेटवार्ता भएको हो कोइराला उच्च स्तरीय राजनीतिक समितिको संयोजक भएपछि समितिको बैठक एकपटक मात्र बसेको छ संविधान सभाको चार वर्ष कार्यकालमा सभासदहरूले सात सय सत्ताइस दिन त्यसैखेर फालेको एक अध्ययनले देखाएको छ पत्रकार राजेन्द्र भुइयालको अनुसन्धानात्मक पुस्तक संविधान सभा निर्वाचनदेखि अवसानसम्मका अनुसार संविधान सभाको पूर्ण बैठक र विषयगत समितिका लागि सभासदले एक वर्ष चार महिना उन्नाइस दिन कार्यदिन तीन सय तिरानब्बे कार्यदिन मात्र खर्चिएका थिए वर्षभरिका साप्ताहिक र अन्य विधा घटाउँदा हुन आउने सरदर दुई सय अस्सी दिनलाई वार्षिक कार्यदिन मानेर यो गणना गरिएको हो चार वर्षको कुल कार्यदिन गणना गर्दा संविधान सभाको पूर्व बैठक र समितिमा गरी सभासदले दैनिक सरदर दुई घण्टा उनपचास काम गरेका थिए अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक कार्यदिनको आठ घण्टालाई कार्य समय मान्दा संविधान सभाले पूर्ण बैठक र समितिमा गरेको खास कामका लागि दिएको समय तीन हजार एक सय छयालिस घण्टा एकतिस मिनट मात्र हो चार वर्षका बाँकी दुई वर्ष सात महिना एक्काइस कार्यदिन सात सय सत्ताइस कार्यदिन भने खेर गएका थिए अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार अपराह हुने पुस्तक विमोचन कार्यक्रममा प्रमुख दलका नेता संविधान सभा तत्कालीन अध्यक्ष पूर्व सभासद र अन्य सरकारवालाहरूले छलफल गर्दैछन् सुनको भाव यो हप्ता पाँच सय रुपियाँले घटेको छ आइतबार र सोमबार सुनको भाव प्रतितोला त्रिपन्न हजार रुपियाँ तोकिएको थियो मंगलबार दुई सय रुपियाँ घटेर बाहन्न हजार आठ सय रुपियाँ कायम भएर बुधबार पनि त्यति नै भावमा कारोबार भएको थियो बिहिबार फेरि एक दिन आठ सय रुपियाँ घटेकोमा आज अन्तिम दिन भने पाँच सय रुपियाँ बढेर सुनको भाव बाहन्न हजार पाँच सय रुपियाँ तोकिएको छ चाँदी भने हप्ताको पहिलो र अन्तिम दिन एउटै भाव कायम भएको छ चाँदी गएको आइतबारदेखि नौ सय दस रुपियाँ रहेकोमा बिहिबार तोलामा पन्ध्र पन्ध्र रुपियाँ घटेर आठ सय पन्चानब्बे रुपियाँमा झरेको थियो आज फेरि पन्ध्र रुपियाँ बढेर नौ सय दस रुपियाँमा नै कारोबार भइरहेको छ बङ्गलादेशको राजधानी ढाकामा भत्किएको गार्मेट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नागेको छ गै राति उन्तिस जनाको शव भत्किएको भवनबाट निकालिए सँगै एक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो भवन भत्किँदा करिब दुई हजार पाँच सयको हारिमा मानिसहरू घाइते भएको पनि बताइएको छ बुधबार भएको गार्मेन्ट कारखाना दुर्घटनालाई सरकारले इतिहासकै सबैभन्दा ठूलो औद्योगिक दुर्घटना भएको बताएको छ कारखानाको पाँच तले भवन दुर्घटनापछि भवन निर्माणमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ र मलेसियामा सुरु अन्डर नाइन्टिन एसिस एलिड कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ मलेसियाको कोलम्बरपुर स्थित किनार ओलममा आज आफ्नो भएको पहिलो खेलमा नेपालले कुवेतलाई चौरासी रनले पराजित गरेको हो नेपालले दिएको एक सय चौरानब्बे रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको कुवेत छत्तिस दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो कुवेतलाई सस्तीमा समेट्ने क्रममा नेपालका लागि गेमान कुमारले तीन सुशान्त भारीले दुई तथा कप्तान भुवन कार्की अविनाश कर्ण र निश्चल पाण्डेले समान एक एक विकेट लिएका थिए यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले त्रिचालिस ओभरमा सबै विकेट गुमाउँदै एक सय तिरानब्बे रन जोडेको थियो नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक छयालिस सुशान्त भारीले अठाइस पवन श्रेष्ठ हरिशङ्कर शाहले समान तेइस तेइस र इर्साद अहमदले अठार रन जोडेका थिए यसै गरी निश्चल पाण्डेले दस प्रेम तामाङले छ अविनाश कर्णले तीन तथा निर्मल थापाले एक रन जोडेका थिए कप्तान भवन कार्की भने खाता नै नखोली पेभियल फर्केका थिए कुवेतका लागि शाहरुख खान कुडुसले नट आउट सर्वाधिक छत्तिस रनको योगदान गरेपछि हार टार्न सकेनन् यस्तै कुवेतका लागि फैजानले एक्काइस तथा मोहम्मद वासिफले एघार रन जोडेर चारपटकको जितमा चारपटकको विजेता नेपालले वैशाख बाइसमा कतार तेइसमा बहराइन र पच्चिस गते मलेसियाको सामना गर्नेछ हवस् त अपराह चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace radio Arpan एक सय चार थोप्लो पाँच मेगा हल सुन्नुहोस् न दाई एउटा सानो व्यापार गरौँ भनेको आफूसँग पैसा नै छैन के गर्ने होला ल लाटी यति धेरै गरगहना लगाएर